मार्फत अवैध हात हतियारको बारेमा स्थानीय जनताले कानुनी पक्षको हामीले सचेत बनाउने र अवैध हात हतियार खोजी कार्यलाई तीव्र पारेका छौँ मल्लले भन्नुभयो हामीले सचेत बनाएपछि वनजङ्गल छेउमा व्यवहारिक अवस्थामा अवैध भरुवा बन्दुक स्थानीयले फालेकाले फेला परेका हुन् अवैध हात हतियार घरमा लुकाएर राखेको पाएमा कानून अनुसार सात वर्ष जेल तथा सत्तरी हजार रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ यसअघि प्रहरीले व्यवहारिसी अवस्थामा विभिन्न वन जङ्गलबाट बयानब्बे नाल भोरमा बन्दुक बरामद गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइसकेको मल्लले जानकारी दिनुभयो गलकुट नगरपालिका वार्ड नम्बर एक कापलठुटाको लालीगुराँ सामुदायिक वन उपभोक्ता समितिको भेला सम्पन्न भएको छ भेलामा आर्थिक सम्बन्धी दाउरा घाँस बिक्रीबाट घुम्टी कोषको रकमबाट सङ्कलित रकम पैँतिसजना उपभोक्तालाई अठार प्रतिशत ब्याज दर ब्याज दरले रकम वितरण गरिएको थियो भेलाले टिकाबहादुर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 कुँवरले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइहरूको सहयोगी मनका कारण उक्त रकम जुट्न सफल भएको बताउँदै गर्दै सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट तिन लाख सत्तिस हजार एक सय एकाउन्न मालिका सेवा समाज पोर्चुगलबाट एक लाख सत्ताइस हजार चार सय सत्तरी युकेबाट एक लाख पचासी हजार नौ सय बिस कोरियाबाट एक लाख त्रिपन्न हजार नौ सय एघार दुबईबाट एक लाख तिस हजार कटारबाट उनासी उनानब्बे हजार आठ सय बाहन्न साउदी अरबबाट बयासी हजार एक सय दस इन्डियाबाट अन्ठाउन्न हजार तिन सय चार स्थानीय समन्वयबाट नब्बे हजार र मालिकवडा कार्यालयबाट बिस हजार नगद सहयोग प्राप्त भएको जानकारी दिनुभयो कार्यक्रम समाजका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षता उपाध्यक्ष विष्णु कुँवरको स्वागत तथा सचिव तेजबहादुर कुँवरको तेजबहादुर कुँवर सन्तोषको सञ्चालनमा सम्पन्न भएको थियो मध्य पहाडी लोकमार्गले फेरो हालेको काठेखोला गाउँपालिकामा कालोपत सडक देख्न गलकोट नगरपालिकाको सिमानामा पुग्नुपर्छ लोकमार्गको घोडाबादे गलकोट खण्डको कालोपत्रका क्रममा भएको झण्डै एक किलोमिटर सडक कालोपत्र बाहेक गाउँका सर्वसाधारणले सुविधा पाउने गरी काठेखोलामा पक्की सडक छैन गाउँपालिकाले दुई वर्षदेखि आफ्नै पहलमा ओडा कार्यालयहरू जोड्ने सडकको कालोपत्र गर्ने योजना अघि सारेको भए पनि हालसम्म स्तरोन्नति काम बाँकी थियो पहिलोपटक चालु आर्थिक वर्षमा नगरपालिका मुकाम वार्ड नम्बर छको बिउ सुलडाँडा एक्ली फाँटदेखि वार्ड नम्बर सात रेस वडा कार्यालयसम्मको सडक कालोपत्रको काम सुरु थालिएको छ गत आर्थिक वर्षमा कालोपत्रको योजनामा रहेको यो सडक कोरोना महामारीको कारण बजेट फिर्ता भएपछि काम हुन सकेको थिएन चालु आर्थिक वर्षमा सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्री गर्न थालिएको हो सुल सुलडाँडादेखि वडा कार्यालयतर्फको पाँच सय मिटर कालो पत्रीको लागि तयारी अवस्थामा छ बहुवर्षीय योजना अन्तर्गत गाउँपालिकामा पहिलोपटक सडक कालो पत्री थालिएको काठेखोला गाउँपालिका वार्ड नम्बर सातका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो सडक कालो पत्रीको काम आचार्य जेबीले पाएको छ छ करोड एकात्तर लाख रुपियाँमा कालोपत्री सम्पन्न हुने गाउँपालिकाले जनाएको छ अहिले कालोपत्रीको काम लागि आवश्यक सडक कटिङ फिलिङ ग्याबिन पर्खाल तथा नाली निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका सञ्चालक निर्मल ज्योति आचार्यले जानकारी दिनुभयो सडकको धेरै लामो खण्डभन्दा पनि बलियो र टिकाउ हुने पिच गर्ने योजनामा रहेको उहाँको भनाइ छ चालु योजनाले गाउँपालिका केन्द्रदेखि वडा कार्यालय नपुगे पनि आगामी वर्षको बजेटले अधुरो योजना पुरा हुने वडा अध्यक्ष लामी छानेको भनाइ छ रकम अभाव नभई आउँदो जेठ मसान्तसम्म कालोपत्रको काम सम्पन्न गर्ने निर्माण व्यवसाय आचार्यको भनाइ छ हामीलाई भुक्तानीको ग्यारेन्टी हुनुपर्छ काम जतिसक्दो छिटो गर्छौँ उहाँले भन्नुभयो पालिकाको पहिलो कालोपत्र योजना भएको हुँदा बजेट अभाव हुँदैन भन्ने विश्वास लिएका छौँ काटेखोलाले निर्वाचनको पाँच वर्षभित्र बिउ सुल्ला सुल्डाँडादेखि प्रत्येक ओडाको कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ प्रत्येक ओडा कार्यालयसम्मको सडक कालोपत्र गर्ने योजना अनुसार डिपिआर बनाउने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो रेस र लेखानीको ओडा कार्यालयसम्म जोड्ने सडकको कालोपत्र गर्ने काम गत वर्षदेखि सुरु भएको हो गत वर्ष प्याजका बिरुवा बिक्री गरेर पाँच लाख रुपियाँ मुनाफा गरेका बागलुङ नगरपालिका वडा नम्बर एक रामरेखाका किसान रमेश थापाले यो वर्ष लगानी उठाउन समेत कठिन भयो बिरुवा बिक्रीबाट आएको रकम बिउ मल र बिरुवाका लागि ब्याज तयार गर्न भएको खर्च हिसाब गर्दा उहाँको लगानी मुस्किलले उठ्यो बिरुवा बिक्रीका लागि तयार हुँदा बिहानदेखि बेलुकासम्म थापाको घरमा भेड लाग्यो ठुलो ब्याजमा तयार भएका झन्डै दुई लाख बिरुवा थापाले दिनरात गरेर दुई दिनमा सक्नुभयो ब्याट राख्ने बेलामा बिरुवा बिउको अभाव र लगाएको बिउ समेत राम्रोसँग नम्रिएकाले थापाले यो वर्ष प्याजका बिरुवामा क्षति बिहोर्नु परेको हो यो वर्ष लगानी राम्रै भए गरेर मुनाफा पनि बढाउने सोच थियो तर समयले धोका दियो थापा भन्नुहुन्छ न त वचन दिएकाले बिरुवा पुर्याउन सकियो न आफूले चिताएको जस्तो भयो थापाले लामो समयदेखि रामरेखामा जग्गा भाडामा लिएर तरकारीका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आउनु भएको छ व्यावसायिक बिरुवा उत्पादकको रूपमा परिचय बनाएका थापाको शेरमाई कृषि वन तथा पशु विकास फार्म बिउ उत्पादन हुने समयमा भएको अधिक वर्षाले यो वर्ष बजारमा बिउ नै पाइएन थापाले भन्नुभयो आउँदो असारमा फसल दिने प्याजको उत्पादन पनि घट्ने देखेको छु यस्तै जैमिनी नगरपालिका वडा नम्बर दस राङखानीका मेट्रा थापाले पनि प्याजका बिरुवा उत्पादन र बिक्री वितरण गर्न थालेको पाँच वर्ष भयो हरेक वर्ष दुई तिन लाख रुपियाँ मुनाफा उहाँले प्याजका बिरुवाबाटै निकाल्नुहुन्थ्यो तर यो वर्ष भने मित्रलाई पनि लगानी उठाउन कठिन भयो मित्रको पनि thì biếu độ बिरुवामा नै समस्या देखा परेकाले उत्पादन कम भएको हो उम्रिया उम्रिएका बिरुवामा समेत डरुवा लाग्यो आधा बिउ उम्रिएन थापाले भन्नुभयो नासिक रेत जातको बिउ लगाएको राम्रो हुन्छ भनेर भनेको नराम्रो भयो उहाँले यो वर्ष दुई लाख बिरुवा मात्रै आफ्नो फार्ममा उत्पादन भएको बताउनुभयो बिरुवाको माग अत्याधिक रहेको भए पनि सबैले उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ व्यावसायिक किसानहरूको लागि घरयासी परिजनका लागि उत्पादन गर्दै आएका किसानले समेत यो वर्ष वर्ष बिउ नपाउँदा प्या बाग्लुङमा प्याजका बिरुवाको अभाव भएको छ गत वर्षहरूमा भन्दा मूल्य वृद्धि भएको भए पनि बिरुवा नपाएको किसानहरू बताउँछन् गत वर्ष एक रुपियाँमा पाँच गोटाका दरले बाग्लुङमा प्याजका बिरुवाको कारोबार भएको थियो यो वर्ष भने एक रुपियाँका दुईवटा मात्र बिक्री भएका छन् बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष साठी योजना कार्यान्वयनमा आउन थालेका छन् बागलुङमा गत आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरमा जम्मा सातवटा योजना छनौट गरे पनि आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरमा साठी योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड चौबिस लाख बजेटमध्ये कोरोनाका कारण जम्मा दुई करोड चौवालिस लाख रकम खर्च भएको थियो गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा साठी योजनाका लाग लागि सात करोड पचपन्न लाख तेह्र हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम सुरु गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो उहाँका अनुसार भ्यू टावर दृश्यावलोकन स्तम्भ पदमार्ग पर्या पर्यटन प्याराग्लाइडिङ पूर्वाधार घरवास अनुदान अनुदान लगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् गत वर्ष कोरोना नियन्त्रणमा घरवासलाई दिइने रकम खर्च भयो यस वर्ष छनौटका आधारमा दस घरवासले अनुदान पाउँदैछन् धेरै योजनाको काम सुरु भएको छ मन्त्री लम्सालले भन्नुभयो पदमार्ग भ्यू टावर प्याराग्लाइडिङ पूर्वाधार लगायतका योजना म आफै पुगेर शिलान्यास गरेको छु सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पुर्याउनेछौँ मन्त्रालयका अनुसार साठी योजना उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका तीन कार्यालय अन्तर्गत कार्यान्वयनमा आउन थालेका छन् भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्यटन सम्बन्धी कार्यक्रम पोखरी संरक्षण गल्छी तथा पहिरो नियन्त्रण भू संरक्षण मन्त्री पदमार्ग लगायतका संरचना निर्माणका लागि चौधवटा योजनामा एक करोड त्रिसठी लाख पचास हजार विनियोजन भएर काम सुरु भइसकेको छ यस्तै पर्यटन कार्यालय पोखरा मार्फत घरवास अनुदान पदमार्ग पर्यटकीय स्थलमा पूर्वाधार लगायतका उन्नाइसवटा योजनामा तिन करोड सत्र लाख रु पचास हजार विनियोजन गरेर कार्यान्वयनको चरणमा पुगेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन महाशाखाका प्रमुख डिलिराम रिजालले जानकारी दिनुभयो बागलुङमा पर्यटनको धेरै सम्भावना भएकोले धेरै योजना समावेश गरिएको हो रिजालले भन्नुभयो यो वर्ष साठी योजना कार्यान्वयनमा आउँदा पर्यटनका क्षेत्रमा आधारभूत उपलब्धि हासिल हुनेछन् आगामी वर्ष समेत यी योजनालाई आधार मानेर बजेट ल्याइने रिजालको भनाइ छ डिभिजन वन कार्यालय मार्फत यस वर्ष आर्थिक वर्षमा सत्ताइसवटा योजना योजनामा दुई करोड चौहत्तर लाख तेत्तिस हजार विनियोजन भएर पाँच योजना सम्झौता भइसकेको र अन्य योजनाका लागि छनौट प्रक्रिया थालिसकेको डिभिजन वन कार्यालय बागलुङका डिभिजन अधिकृत मुकुन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो गत आर्थिक वर्ष सातवटा योजनामा छुट्याइएको पाँच करोड सत्ताइस लाख मध्ये अठाइसवटा सामुदायिक घरवासका लागि दस लाखका दरले छुट्याइएको दुई करोड अस्सी लाख बजेट कोरोना नियन्त्रणमा खर्च गरिएको थियो एनएपीबीट खबरसँगै साँझ सात बजेको गलकुत खबरको हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक प्रहरीद्वारा डेढ महिनामा बयानब्बे नाल